नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाटसँगै इन्टरनेट अनलाइनमा WWW dot radio Arpan dot com dot N P मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा पूर्वी चितवनको वीरेन्द्रनगर तीन खुरखुरेमा एम्बुलेन्सको ठक्करबाट आज बिहान एक महिलाको ज्यान गएको छ ज्यान जानेमा खैरहने दुई बैरहनी बस्ने वर्ष अठाइस तिसकी शर्मिला सिडाई रहेको प्रहरीले जनाएको छ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना दुई छ एक पाँच पाँच नम्बरको एम्बुलेन्सले बिहान साढे पाँच बजेतिर ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरीकारले भण्डाराका प्रहरी नायब निरीक्षक हरेन्द्र मिश्रले जानकारी दिनुभयो ठक्कर दिई भित्री सड़कबाट भाग्ने क्रममा एम्बुलेन्स र चाकलाई नियन्त्रणमा लिएको मिश्रले बताउनुभयो प्रतिनिधि छनौटमा विवाद भएपछि नेपाल विद्यार्थी संघ चितवनको जिल्ला अधिवेशन हुन सकेन प्रतिनिधि विवाद नटुङ्गिएसम्म अधिवेशन हुन नदिने असन्तुष्ट विद्यार्थीहरूको अवरोधले उद्घाटन कार्यक्रम अघि बढ़न नसकेपछि अधिवेशन हुन नसकेको हो सोमबार रोकिएको अधिवेशन कहिले हुने भन्ने अन्यल छ संघका केन्द्रीय प्रतिनिधि भूपेन्द्र कोइरालाले हुन नसकेको जिल्ला अधिवेशन कहिले हुने भन्नेमा टुङ्गो नलागेको बताउनुभयो यो अधिवेशन कहिले गर्ने भन्ने कुरा जिल्ला पार्टीसँग समन्वय गरेर मिति तोकिनेछ उहाँले भन्नुभयो जिल्ला अधिवेशन उद्घाटन गर्न अघि नै असन्तुष्ट पक्षका विद्यार्थीहरूले विवाद रहेका क्षेत्र र क्याम्पसहरूको प्रतिनिधि छनौट गरेर मात्र अधिवेशन प्रक्रिया अगाडि बढाउन दबाव दिएपछि तनावको स्थिति उत्पन्न भएको थियो विवादले अधिवेशनको प्रक्रिया नै रोकियो नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य उत्तम जोशीले भन्नुभयो अब नयाँ मिति तोकेर अधिवेशनको वातावरण बनाउनेछौ संघका निवर्तमान जिल्ला अध्यक्ष समेत रहेका जोशीले विवाद मिलाएर अधिवेशन हुनुको विकल्प नभएको पनि बताउनुभयो चितवनको क्षेत्र नम्बर तीन र पाँच एवं बालकुमारी कलेजमा प्रतिनिधि क्षणमा विवाद भएको असन्तुष्टहरूको भनाइ छ असन्तुष्ट पक्षका नेता परमेश्वर खनाल विवाद समाधान नगरी जिल्ला अधिवेशन हुनै नसक्ने बताउनु भएको छ यसअघि विवादकै कारण छुट्टा छुट्टै दुई स्थानमा गर्ने भनेको जिल्ला अधिवेशन सोमबार बिहान मात्रै विवाद मिलाएर एकै ठाउँमा गर्ने सहमति भएको थियो गत शनिबार मोगलिन बजारबाट पक्राउ परेका चारजना आरोपी साधारण तारिखमा छुटेका छन् व्यवसायीहरूले आफरको सहमतिमा पैसा लिएको भनी बयान दिए पनि उद्योग वाणिज्य संघका प्रतिनिधिको रोहबरमा पहिलो पटकका लागि तारिखमा छाडिएको कर कार्यालय भरतपुरका प्रमुख प्रेम प्रसाद उपाध्यायले जानकारी दिनुभयो कर कार्यालयसँग हुने गतिविधिमा कार्यालयका प्रतिनिधिको उपस्थिति अनिवार्य हुने गरी काम गर्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो विष्णु तिवारी तारा नाथ कण्डेल सानुकाजी पाठक र नारायण पाण्डेलाई व्यवसायसँग अनाधिकृत रूपमा रूपैयाँ असुली गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो जिल्ला प्रहरी कार्यालय चितवनमा मुद्दा दर्ता हुने क्रम बढेको छ आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा सात सय त्रिचालिसवटा मुद्दाहरू दर्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ सो क्रममा आठ सय पचहत्तर जनालाई पक्राउ गरिएको छ मुद्दाको दर्ता र पक्राउ पर्ने व्यक्तिको संख्या दुवै आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीको भन्दा एक सय भन्दा पनि बढ़िरहेको छ आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा दर्ता भएका कुल मुद्दाहरूमध्ये हत्याको अभियोगमा मात्र बाह्र एउटा मुद्दा दर्ता भएका थिए हत्याको अभियोगमा बाह्रजना पुरूष र सातजना महिला गरी बाह्रजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ यो भने आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीको भन्दा झण्डै पचास प्रतिशतले कम हो सो वर्ष अठारवटा मुद्दा दर्ता भएकोमा चौबिस जनालाई पक्राउ गरिएको थियो आत्महत्या भने यस वर्ष बढेको छ यस विषयमा एक सय छत्तीसवटा मुद्दा दर्ता भएका छन् त्यसअघिको वर्षमा एक सय अठार जनाले आत्महत्या गरेका थिए जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरले अब पूर्वी चितवनमा सक्रियता बढाउने भएको छ भरतपुर क्षेत्रभन्दा पूर्वी चितवनमा बढ़ी ट्राफिक नियम उल्लंघनका घटना भएपछि ट्राफिक कार्यालयले सक्रियता बढाउने तयारी गरेको हो पूर्वी चितवनका विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन बढ़ी पाइएपछि अभियान नै सञ्चालन गर्न लागेको जिल्ला ट्राफिक कार्यालय भरतपुरका प्रमुख एवं प्रहरी निरीक्षक रमेश राज भेटवालले जानकारी दिनुभयो अभियानका क्रममा हप्तामा एक दुई पटक स्वयं आफ्नै उपस्थितिमा भरतपुरबाट जनशक्ति ल्याएर चेक जाँचलाई तीव्र पार्ने भेटवालले बताउनुभयो पूर्वी चितवनका टाँडी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 रिसोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ मौसम मौसम यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो मौसम सम्बन्धी जानकारी सँगै आजका लागि बिहान सात बजे अर्पण स्थानीय समाचार सकियो ध्रुवराज खनालागिया चाहन्छु नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युड मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The next education consultancy. आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सोप Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one